भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ हरेक शनिबार राति सवा नौ बजेदेखि दस बजेसम्म उज्यालो नाइन्टी नेटवर्कमा प्रसारण हुँदै आएको कार्यक्रम एकल कविता वाचन तपाईँ उज्यालो नाइन्टी नेटवर्क मार्फत काठमाडौँ उपत्यकामा नब्बे मेगा हर्च त्यसै गरी विराटनगरको स्काई एफएम नुवाकोटको रेडियो जालपा र त्रिशुली पोखराको रेडियो तरंग पाल्पाको रेडियो मदन पोखरा कपिलवस्तुको रेडियो बुद्ध आवाज गुल्मीको रेडियो रेसुङ्गा हेटौँडा एफएम सुर्खेतको रेडियो भेरी काभ्रेको सेफर्ड एफएम रेडियो तेह्रथुम लगायतका विभिन्न स्थानीय एफएमहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ हुनुहुन्छ आजको कार्यक्रम एकल कविता वाचनमा हामीसँग हुनुहुन्छ बीबीसी नेपाली सेवाका प्रमुख तथा नेपाली नेपालीको परोपकारी संस्था हेल्प नेपाल नेटवर्कका संस्थापक रविन्द्र मिश्रज्यू यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा धेरै धेरै धन्यवाद तपाईँको कविता संग्रह आज मात्रै विमोचन भयो रविन्द्र मिश्रका कविता कस्तो भयो कार्यक्रम कार्यक्रम त अब एकदम राम्रो भयो भनेर भन्नुपर्छ हामीले धेरै औपचारिक बनाएका थिएनौँ तर रोचक होस् भन्ने हाम्रो चाहना थियो र रोचकै भयो भन्ने बिबिसीबाट धेरैले तपाईँले सोधेका प्रश्नहरू सोधे सुनेका छन् सोध्ने शैलीबाट म आफै पनि प्रभावित छु आज मैले तपाईँलाई प्रश्न सोध्न रहर गरेँ र एकल कविता वाचन सँगसँगै केही कुराहरू चाहिँ कविता र कवितासँग जोडिएका तपाईँका अरू परिप्रेक्ष्यका प्रश्नहरू पनि सोध्छु म सबभन्दा सुरुमा चाहिँ यहाँको कविता एउटा सुनाउन भोलि अन्तर्राष्ट्रिय नारी दिवस हो अनि मलाई एकजना मित्रले के भन्नुभयो भनेदेखि नारी दिवस हुनाले एकजना नारीको बारेमा कविता लेख्नुहोस् न र त्यो प्रस्तुत गर्नुहोस् न भनेर भन्नुभयो त्यो पुस्तकमा मेरो नारीसँग सम्बन्धित कविताहरू त थुप्रै छन् तर नारीलाई समर्पण गरेरै लेखिएको भन्दै त्यस्तो कविता चाहिँ छैन अनि के लेख्ने भनेर अब कविता लेख्नु भन्दाखेरि ठ्याक्कै लेख्न त आउँदैन त्यसरी कविता लेखिँदैन तैपनि मलाई आयो आमा शीर्षकको कविता लेख्न मन लाग्यो विवाहित होस् या अविवाहित होस् कुनै पनि नारीमा आमाका गुणहरू हुन्छन् त्यसै भएर मैले आमा शीर्षकको कविता लेखेँ त्यो कविता सङ्ग्रहमा सङ्ग्रहित छैन तर अर्को कविता सङ्ग्रहको पहिलो कविता बन्नेछ तर भोलि नारी दिवस भएको हुनाले मेरी आमा र सम्पूर्ण नारीहरूप्रति समर्पित गर्दै लेखेको यो कविता म सबभन्दा पहिला तपाईँलाई सुनाउँछु र श्रोतालाई पनि कविताको शीर्षक आमा आमा तिमीले पत्कर बालेर जगाइदिएको मेरो ज्योतिमा म आज सूर्य खोजिरहेछु आमा तिमीले पत्कर बालेर जगाइदिएको मेरो ज्योतिमा म आज सूर्य खोजिरहेछु ताकि भोलि कुनै आमालाई पत्कर सोहोर्नु नपरोस् आमा तिमीले फोक्सै सुकुन्जेल फुकेर बालेको दाउरामा म आज ऊर्जा खोजिरहेछु आमा तिमीले फोक्सै सुकुन्जेल फुकेर बालेको दाउरामा म आज ऊर्जा खोजिरहेछु ताकि भोलि कुनै आमालाई ढुङ्ग्रो फुक्न नपरोस् दिनभरि बारीमा मकै रोपेर बदाम गोडेर साग टिपेर गलित शरीरले बिरामी हुँदा नि एक घाँस तातो पकाएको मैले बिर्सिएको छैन आमा दिनभरि बारीमा मकै रोपेर बदाम गोडेर साग टिपेर गलित शरीरले बिरामी हुँदा नि एक घाँस तातो पकाएको मैले बिर्सिएको छैन आमा आमा तिमीले कैयौं रात पीडा पिएर झारेको आँसुमा म आज खुसी खोजिरहेछु ताकि भोलि कुनै आमालाई पीडा पिउन नपरोस् तिमीले बिर्सियो होला तिमीले बिर्सियो होला बल्ल बल्ल ल्याएको दुई पाउ मासुको हाड हाड आफूलाई राखेर मासु मासु मलाई खुवाएकी तिमीले बिर्सियो होला आमा बल्ल बल्ल ल्याएको दुई पाउ मासुको हाड हाड आफूलाई राखेर रा, मासु मासु मलाई खुवाएकी तिमीले बिर्सियो होला धोतीको फेरमा बाँधेर बचाएको दुई रुपियाँबाट खुसुक्क एक रुपियाँ मलाई दिएकी आमा तिमीले लगाएको थोत्रो धोती र चोलोमा आज म इज्जत खोजिरहेछु ताकि भोलि कुनै आमालाई लुकी हिँड्न नपरोस् आमा तिमीले लगाएको थोत्रो धोती र चोलोमा आज म इज्जत खोजिरहेछु ताकि भोलि कुनै आमालाई लुकी हिँड्न नपरोस् आमा हामी सबैकी आमा आशिष देऊ हामीलाई तिमीले आफूलाई जलाएर बालेको ज्योतिमा हामी यस्तो प्रकाश खोज्न सकौं भोलि कुनै आमा अध्यारोमा बाँच्न नपरोस् नेपाल आमा कहिल्यै रोन नपरोस् धन्यवाद उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन आमा शीर्षकको कविताबाट हामीले आजको कार्यक्रम सुरुवात गर्यौं तपाईँका यी रविन्द्र मिश्रका कविता संग्रहभित्र चाहिँ कतिवटा कविताहरू संग्रहित छन् चौन्नवटा कविताहरू छन् यसमा तपाईँलाई नेपाली कविता लेख्नलाई कहिलेदेखि रुचि लाग्यो कवि जिन्दगीमा सबैजना हुन्छन् एकचोटि युवा अवस्थामा कुनै महिलाको पछि लागेर कवि हुन्छन् कहिले महिलाले धोका दिएर कवि हुन्छन् कहिले खुसीमा कवि हुन्छन् कहिले पीडामा कवि हुन्छन् त्यसो हुनाले सबै कवि हुन्छन् त्यसै भएर मैले पनि कलेज पढ्दैदेखि अलिअलि लेख्न त सुरु गरे हुँ तर धेरै कविताहरू चाहिँ म पत्रकारितामै स्नातकोत्तर गर्न पाकिस्तान जाँदाखेरि पाकिस्तानमा बस्दा लेखेँ अनि त्यति बेला केही कविताहरू छापियो पनि त्यसपछि म लन्डन गएँ लन्डनमा पनि कविता लेखेँ र त्यहाँ पनि केही कविताहरू छापियो र काठमाडौँ छ वर्ष अगाडि फर्किएँ त्यसपछि पनि कविता लेख्ने क्रम जारी रह्यो तर मेरो कविता लेखनको एउटा प्रवृत्ति हेर्दा के देखियो भने कुनै दिन चाहिँ मैले दुईजा तिनवटा नै कविता लेखेको रहेछु कहिले चाहिँ दस एघार वर्षसम्म कविता लेखेर रहन्छ अहिले मैले सबै कवितामा मिति राखेका छु छापिएका मितिहरू त्यस्तो भएको रहेछ अनि कुनै कविता मैले बिस मिनट पच्चिस मिनटमा लेखेको छु कुनै कविता तपाईँको हप्तौँ लागेको छ सङ्ग्रहकै रूपमा चाहिँ यही एउटा हो सङ्ग्रहको रूपमा यो मेरो पहिलो हो र यसलाई तिन खण्डमा विभाजित छ लहोर लन्डन र काठमाडौँ भनेर लहोरमा बस्दा लेखेका कविताहरू लहोर खण्डमा छन् लन्डन बस्दा लेखेका कविता लन्डन खण्डमा छन् र काठमाडौँ आएपछि लेखेका कविताहरू काठमाडौँ खण्डमा अब हामीलाई कुन खण्डको सुनाउनुहुन्छ यो काठमाडौँ आएपछि लेखिएको कविता हो अनि आमाको लागि कविता लेखेपछि अर्धाङ्गिनीको लागि कविता नलेख्नु अन्याय हुन जान्छ सिलसिलाबद्ध श्रृङ्खलाबद्ध बनाएर ल्याउनु भएको छ जिन्दगीमा दुईजना महिलाको ठुलो भूमिका हुन्छ एकजना आमा र एकजना अर्धाङ्गिनीको र यो कविता चाहिँ मैले मेरी श्रीमतीको लागि लेखेको कविता हो यसको शीर्षक तिमी भएनौ भने तिमी भएनौ भने बिहानै मेरो झ्यालबाट मुसुक्क मुस्काउने घामको के अर्थ तिमी भएनौ भने बिहानै मेरो झ्यालबाट मुसुक्क मुस्काउने घामको के अर्थ तिमी भएनौ भने मेरो ओछ्यानमै सुटुक्क झुल्कने जुमको के अर्थ तिमी छौ र पो म म छु तिमी छौ र पो म म छु नत्र यो सुन्दर नाङ्गो आकाशको रस स्वादन गरिरहेका पन्छीको क्षितिजमा खुलेको हिमाल र ममा चढेको लालीको त्यो गहिरो सास अनि आशको मेरो यात्रा अनि विश्रामको के अर्थ मेरो जिन्दगीको तिमी छौ र पो म म छु मलाई डर छ तिमी भएनौ भने को बन्दिन्छ मेरो वैशाखी म जर्जर भएपछि मलाई डर छ तिमी भएनौ भने को बन्दिन्छ मेरो वैशाखी म जर्जर भएपछि तिमी भएनौ भने को बन्दिन्छ मेरो सृष्टि मैले दृष्टि गुमाएपछि सूर्य डुब्नै लागेको बेला आँधी भेरी आयो भने सूर्य डुब्नै लागेको बेला आँधी बेरी आयो भने म एक्लै भएको बेला कालो बादल छायो भने वैशाखको धूपमा मेरो शरीर काँप्यो भने माघको ठण्डीमा मेरो आत्मा जल्यो भने कहाँ पोखौँ म आँसु तिमी नै भएनौ भने कहाँ पोखौँ म खुसी तिमी नै रहेनौ भने मलाई डर छ मलाई डर छ कतै पुनर्जन्मका सोच सत्य पो हुन् कि मलाई डर छ कतै पुनर्जन्मका सोच सत्य पो हुन् कि मलाई डर छ कतै पूर्व जन्ममा मैले पाप पो गरे कि हुन त तिमी मन्दिर हौ हुन त तिमी मन्दिर हौ त्यसैले म स्वीकार छु यो जन्ममा मात्र एउटा पाप गरेको छु तिमीलाई बेहोसीमा ढाँटेको छु हुन त तिमी मन्दिर हौ त्यसैले म स्वीकार छु यो जन्ममा मात्र एउटा पाप गरेको छु तिमीलाई बेहोसीमा ढाँटेको छु त्यही पाप लाग्यो भने भिन्दै कुरा नत्र तिमी भन्दा पहिले मनै जानेछु थाहा छ ईश्वरलाई मेरो व्यथा तिमी नै तिमी भएनौ कि त म मरिहाल्छु धन्यवाद उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन तपाईँलाई कवितामा कस्तो किसिमको प्रवृत्तिको प्रभाव परेको छ गद्य कविता मात्र लेख्नुहुन्छ कि पद्य कविताहरू पनि लेख्नुहुन्छ म छन्दबद्ध कविता लेख्न सक्दिनँ मलाई छन्द आउँदा पनि आउँदैन त्यसै हुनाले गद्य कविता नै हुन् सबै र छन्द कविताको त्यो मिठास त्यो बहाउको म ठुलो प्रशंसक हुँ मेरा सहकर्मी नवराज लम्साल उहाँले त महाकाव्य पनि लेख्नुभएको छ र उहाँका छन्द कविताहरू असाध्यै मिठो हुन्छ बेला बेलामा म अफिसमा सुनाउन अनुरोध गर्छु तर दुर्भाग्य भन्नुपर्छ म छन्दमा लेख्न सक्दिनँ तपाईँले कविता बाहेक अरू विधामा कलम चलाउनु भएको छ कि छैन रविन्द्रजी साहित्यमा मेरो सबभन्दा रुचिको विषय कविता र निबन्ध हो निबन्ध चाहिँ मैले मेरा स्तम्भहरू जति पनि मैले लेखेँ र त्यसको सङ्ग्रहको रूपमा खान पुगोस् र खान पुगोस् दिन पुगोस् र भूमध्य रेखा दुईटा छापिएका पनि छन् ती स्तम्भहरूमा निबन्धका अंशहरू घुसेको म अनुभव गर्छु त्यसै हुनाले निबन्ध लेखनको चाहना चाहिँ मैले स्तम्भ लेखनबाट पूरा गरेँ विशुद्ध निबन्ध लेखन मैले समय अभावको कारणले भन्नुपर्छ किनभने म मेरो पूर्णकालीन जागिरको अलावा मेरो धेरै समय म परोपकारी हाम्रो अभियान छ त्यो अभियानमा म बिताउँछु त्यसले गर्दाखेरि मैले त्यसमा धेरै लेख्न पाए पाएको छैन तर मलाई असाध्यै मनपर्ने विधा हो निबन्ध त्यसबाहेक कविता चाहिँ म बेला बेलामा लेख्ने गर्छु र तिनै कविताहरूको सङ्ग्रह हो यद्यपि साहित्यमा कविता कम पढिने विधा मानिन्छ तर मलाई के लाग्छ भने कविताको जुन मिठास छ जुन त्यसमा गहिराई हुनसक्छ र जुन त्यसको संवेदना छ त्यो चाहिँ असाध्यै सशक्त हुनसक्छ र कविता वास्तवमा बढी बिकिनुपर्ने विधा थियो तर कवितालाई यति जटिल बनाइन्छ त्यो मोहन कोइरालाको फर्सीको जरा भन्ने कविता जस्तो हुन जान्छ बिसचोटि पढ्दा पनि बुझ्नै गाह्रो हुन त नेपाली साहित्यमा मोहन कोइरालाको फर्सीको जराले नयाँ आयामको सुरुवात गर्यो भनेर भनिन्छ तर बुझ्दै नबुझेपछि के गर्ने अथवा टिएसी इलियटको वेस्टल्यान्ड संसारभरि साहित्यका विद्यार्थीले पढ्छन् तर अङ्ग्रेजी जान्ने कैयौँले पनि त्यो बुझ्दै बुझ्दैनन् अङ्ग्रेजीको साहित्यका विद्यार्थीले पनि त्यस हुनाले त्यो कवितामा भएको जटिलतालाई हटाइयो भने अथवा त्यो कविता लक्ष्मीप्रसाद देवकोटाका कविताहरू जस्तो अथवा भूपी शेरचनको कविता जस्तो अथवा अङ्ग्रेजीमा माया एन्जेलोको कविता जस्तो अथवा स्याराटेस डेलको कविता जस्तो गहिराई तर त्यसमा भाव त्यत्तिकै भयो भने चाहिँ त्यो सशक्त हुन्छ जस्तो लाग्छ उज्यालो नाइन्टी नेटवर्कमा तपाईँ यति बेला कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ र एकल कविता वाचनमा आज हामीसँग बीबीसी नेपाली सेवाका प्रमुख तथा नेपाली नेपालीको परोपकारी संस्था हेल्प नेपाल नेटवर्कका संस्थापक रविन्द्र मिश्र हुनुहुन्छ रविन्द्र मिश्रका कविता आजै मात्र विमोचन भएको छ र आजको एकल कविता वाचनमा उहाँ हाम्रा अतिथिका रूपमा आउनुभएको छ अर्को कविता कुन सुनाउनुहुन्छ अब अब आमाको बारेमा सुनाए श्रीमतीको बारेमा अब धेरै पाठकहरू का प्रेमी हुन्छन् श्रीमती पनि हुन्छन् र धेरै पाठकहरू अहिले दसौँ लाखको सङ्ख्यामा खाडी क्षेत्रमा दूरपूर्वमा आफ्ना प्रेमी आफ्ना जीवन छोडेर बस्न बाध्य छन् अनि उनीहरूको तर्फबाट मलाई ती जीवन ती प्रेमीहरूलाई सम्झिएर एउटा कविता लेख्न मन लाग्यो र त्यो कविताको शीर्षक चाहिँ आज राति बाह्र बजे सुन तिमी आज राति बाह्र बजे ओछ्यानमा लमतन्न पल्टियौ र आँखा चिम्म गरेर मेरो कल्पना गर्दै बस है तिमी आज राति बाह्र बजे ओछ्यानमा लमतन्न पल्टियौ र आँखा चिम्म गरेर मेरो कल्पना गर्दै बस है म त्यसै बेला यो बिरानो बासबाट तिमीलाई सम्झिँदै एउटा कविता लेख्छु तिमी आज राति बाह्र बजे ओछ्यानमा लमतन्न पल्टियौ र आँखा चिम्म गरेर मेरो कल्पना गर्दै बस है म त्यसै बेला यो बिरानो बासबाट तिमीलाई सम्झिँदै एउटा कविता लेख्छु पर्दा छिचोल्दै पसेको मधुर जुनमा मलाई सम्झिँदै पल्टिएकी तिमी कस्ती देखिन्छौ होला पर्दा छिचोल्दै पसेको मधुर जुनमा मलाई सम्झिँदै पल्टिएकी तिमी कस्ती देखिन्छौ होला तिम्रो बन्द आँखाभित्र म कसरी सल्भ लाउँछु होला तिम्रो मुटुको संगीतमा तिम्रो मुटुको संगीतमा त्यो कलात्मक मञ्चमा म कसरी नाचेको हुन्छु होला तिमी कल्पना गर्दै बस है तिम्रो मुटुको संगीतमा त्यो कलात्मक मञ्चमा म कसरी नाचेको हुन्छु होला तिमी कल्पना गर्दै बस है म आज राति बाह्र बजे तिमीलाई सम्झिँदै एउटा कविता लेख्छु रात सत्यता हो रात सत्यता हो रात नग्नता हो रात प्रेमालाप हो रात कामुकता हो रात पूर्णता हो तिम्रो कविता मैले राति नै लेख्नुपर्छ दिउँसो लेखे त्यो झुट हुनेछ रात सत्यता हो रात नग्नता हो रात प्रेमालाप हो रात कामुकता हो रात पूर्णता हो तिम्रो कविता मैले राति नै लेख्नुपर्छ दिउँसो लेखे त्यो झुट हुनेछ त्यसैले आज राति बाह्र बजे तिमी त्यो रातो मलमले फ्रकमा सजिएर अलिकति लज्जा र धेरै माया बोकेर मलाई बाँधिराख है त्यसैले आज राति बाह्र बजे तिमी त्यो रातो मलमले फ्रकमा सजिएर अलिकति लज्जा र धेरै माया बोकेर मलाई राख है म ठिक त्यसै बेला यो एक लासे जिन्दगीबाट उठेर तिमीलाई सम्झिँदै एउटा कविता लेख्छु र भोलि बिहानै फेसबुकमा पोस्ट गर्छु तिमी लाइक गरिदेऊ है उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन तपाईँ कार्यक्रम एकल कविता वाचनमा कवि तथा संचारकर्मी रविन्द्र मिश्रका कविताहरू सुनिरहनु भएको छ उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ यो कार्यक्रम प्रसारण हुन्छ उज्यालोको website W W W dot Ujyalo online dot कमबाट तपाईँ एकल कविता वाचन डाउनलोड गर्न वा सुन्न सक्नुहुन्छ कवि रविन्द्र मिश्रका अरू कविताहरू लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ आजको कार्यक्रममा हामीलाई कवि तथा पत्रकार रविन्द्र मिश्रले कविताहरू सुनाइरहनु भएको छ अहिलेको समय अनुसारको समय सापेक्ष समसामयिक विषयवस्तुमाथि लेख्नुभएको जस्तो मैले बुझेँ तपाईँको कविताहरू पढ्दै गर्दा फेरि मलाई कविताकै प्रसङ्गमा जोड्न मन लाग्यो तपाईँलाई प्रभाव पारेका कविताहरू सरल कविता चाहिँ कस कसका लाग्छन् अहिलेका अथवा पहिलेका कुन कुन कविताहरूले प्रभाव पारेका छन् कस कसका कुन कुन कविका साँगुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन सब थोक छ असङ्ख्य भोग छ असङ्ख्य रोग छ यहाँ हर्ष छैन केवल त्यसमाथि रोग छ हेर्नुहोस् कविताको शक्ति हरेक दिन चियाको कितलीबाट एउटा सूर्य उदाउँछ हरेक दिन रक्सीको गिलासमा एउटा सूर्य अस्ताउँछ अघि यस्ता यस्ता कविताहरू तपाईँको असाध्य सशक्त छन् होइन जस्तो मेरो गीत मेरै प्रतिबिम्ब होइन यो टुटी जाने होइन यो फुटी जाने होइन आकाश जस्ता अमर गीत मेरा म जस्तो दुई दिनको पाहुना होइन तपाईँहरूलाई गीत भन्नुहोस् या कविता भन्नुहोस् तपाईँलाई प्रभाव पारेका कविताहरू होइन यस्ता किसिमका अथवा कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो कुन सामग्री पूजा गर्न साथ कसरी लाने हो हाडहरूको सुन्दर खम्बा मांसपिण्डको दिवार मस्तिष्कको यो सुनको छानो इन्द्रियहरूको द्वार नसा नदीका तरल तरङ्ग मन्दिर आफू अपार अब यस्ता कविताहरू चाहिँ तपाईँको मान्छेलाई छ्याप्पै समाउँछ र असाध्य गहिरो भाव पनि बोकेको हुन्छ त्यसै हुनाले मलाई मनपर्ने चाहिँ त्यस्ता किसिमका कविताहरू साहित्यमा रुचि राखेर रा अध्ययन पनि गरिरहनुहुन्छ यता परोपकार पनि तपाईँको अर्को क्षेत्र छ पत्रकारिता पनि छ यो हुँदाहुँदै फेरि लेख्ने समय चाहिँ कुन बेला जुराउनुहुन्छ कति बेला फुर्छन् कविताहरू जिन्दगीमा धेरै कुराहरू चाहिँ समय व्यवस्थापनको कुरा रहेछ अब म धेरै पार्टीहरूमा जान्न म धेरै अब पत्रकार हुनाले स्वाभाविक रूपमा निम्ताहरू हुने नै भयो र मेरा बचेको समय मेरो पूर्णकालीन जागिरबाट बचेको समय कसैले सिनेमा हेर्छन् कसैले परिवारसँग बिताउँछन् कसैले रमाइलो गर्छन् विविध कुरा गर्छन् त्यसको धेरै ठुलो अंश चाहिँ मेरो यो परोपकारी अभियानलाई अगाडि बढाउनुमा जान्छ असाध्यै धेरै समय खान्छ त्यसले तर त्यसबाट बचेको समय चाहिँ म पहिला पहिला स्तम्भ लेखन गर्थेँ तर त्यो परोपकारी अभियानमा ज्यादै धेरै समय जानु परेको र असाध्यै बढी दबाव पर्न थालेको थालेकोले मैले स्तम्भ लेखन छोडिदिएँ कहिलेकाहीँ मात्रै लेख्छु आज भोलि अनि कविता चाहिँ कहिलेकाहीँ फुरेर आउँछ नि भित्रबाट अनि फुरेर आएको बेलामा लेख्दाखेरि लामो समय लाग्दैन तर आफूलाई सन्तुष्टि पनि हुन्छ समय समयमा कहिलेकाहीँ त ग्यापमै पनि लेख्न पाएको थिइनँ भनेर अघि भन्नुभयो यी कविताहरू चाहिँ लामो समयदेखिका सङ्कलन भनेर हामीले बुझ्यौँ चौन्नवटा कविता रविन्द्र मिश्रका कविताको रूपमा आज विमोचन भएको छ अर्को कविता फेरि सुन्न रहर गरेँ मैले हस् अब मैले अघि आमाको सुनाएँ त्यसपछि अर्धाङ्गिनीको लागि लेखिएको कविता सुनाए त्यसपछि कुनै पनि श्रोता पाठकको प्रेमीको लागि लेखिएको कविता सुनाए अब प्रेमसँग पीडा पनि जोडिन्छ सधैँ त्यो समष्टिगत रूपमा भन्दा सधैँ गाँसिएको पक्ष हो प्रेमसँग अब यो चाहिँ म तपाईँलाई पीडासँग सम्बन्धित प्रेम पीडासँग सम्बन्धित कविता सुनाउँछु है कविताको शीर्षक म के हुँ शून्यतामा सुस्काउने सास नहुँ हावाले उडाउने आश नहुँ शून्यतामा सुस्काउने सास नहु हावाले उडाएको आश नहुँ आफ्नै आगोको रातमा दन्केको आफ्नै आगोको तापमा गुम्सेको एउटा जीवित निर्जीव मान्छे नहुँ नत्र तिमी नै भन म को हुँ मृत्युमा मुस्काउने लास नहुँ मृत्युमा मुस्काउने लास नहुँ आँधीले बढारेको बास नहुँ आफ्नै हिउँको चिसोमा जमेको आफ्नै हिउँको भारीमा फसेको एउटा मरेर बाँचेको आत्मा नहुँ नत्र तिमी नै भन म को हुँ मैले आफैलाई चिन्न छाडिसकेँ मैले आफैलाई चिन्न छाडिसके मैले आफैलाई बुझ्न छाडिसके मेरा इन्द्रियमा अनुभूति छैन मेरा भावनामा बस छैन तिमी भन्छौ म जिउँदैछु म भन्छु म मरिसके म अन्धकारमा अल्झिएको निराकार नहुँ म बाढीले भत्काएको आकार नहुँ आफ्नै अन्यौलमा अल्मलिएको आफ्नै अन्यौलमा बाँधिएको एउटा चेतना बोकेको पागल नहुँ नत्र तिमी नै भन म को धन्यवाद उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन फरक फरक सन्दर्भका कविताहरू सुन्दैछौँ हामी र रमाइलो पनि लागिरहेको छ तपाईँले पहिले पहिले लेख्ने गरेका कविता र अहिले लेख्ने गरेका कवितामा आफूमा निखार आएको महसुस गर्नुहुन्छ त्यो सम्भवतः धेरै लेखकहरूले महसुस गर्छन् होला र मैले पनि मलाई पनि त्यस्तो लाग्छ तर त्यो चाहिँ अब पाठकले पढेपछि महसुस गर्ने कुरा हो भन्छन् नि कविको कविले चाहिँ कुनै रचना लेखिसकेपछि कसैलाई सुनाउन एकदमै छिटो रहर लाग्छ अरे तपाईँको पहिलो श्रोता को हुनुहुन्छ मेरो पहिलो श्रोता कहिले श्रीमती र कहिले चाहिँ मेरा सहकर्मी श्रद्धेय कवि नवराज लम्सार आउँदा दिनहरूमा पनि अरू कविताहरू लेख्ने र अरू सङ्ग्रहहरू निकाल्ने सोच छ अब आजै मात्र एउटा प्रकाशित भएको छ यसले तपाईँलाई कस्तो किसिमको हौसला दिएको छ एकदम हौसला दिएको छ र त्यो कविता प्रकाशित भइसकेपछि नै अघि मैले सुनाएको आमा कविता लेखिएको हो म अझ छिटो छिटो कविता लेखौँ लेख्न सकौँ कहिले लेखिँदैन कहिले एकदम छिटो लेखिन्छ म तपाईँलाई बिस मिनटमा लेखेको एउटा कविता सुनाउँछु त्यो त्यो कस्तो भयो भनेदेखि म अफिसमा बसिराखेको बेलामा मलाई चाहिँ कविता लेख्न मन लाग्यो एउटा विषयमा र म त्यो अर्को भिजिटर्स रुममा गएर अतिथि कक्षमा गएर लेखेँ र कार्यालय समयमा फुर्यो भनेर बुझौँ अँ फुर्यो र मैले बिस मिनटभित्र लेखेँ यो कविता मेरो साथीहरूले असाध्य मन पराइदिनुहुन्छ अफिसकै साथीहरूले त्यो म तपाईँलाई नि सुनाउँछु है यो कविताको शीर्षक पाप हेर पाप त एक दिन लाग्छ लाग्छ हेर पाप त एक दिन लाग्छ लाग्छ कि आज लाग्छ कि भोलि लाग्छ देखेनौ तिमीले उहिले देउता चोर्नेहरूलाई अहिले श्राप लागेको छ हेर पाप त एक दिन लाग्छ लाग्छ कि आज लाग्छ कि भोलि लाग्छ देखेनौ तिमीले उहिले देउता चोर्नेहरूलाई अहिले श्राप लागेको छ भन्लाउ पाप लाग्ने भए ऊ त्यो दुर्गन्धित पैसाले सुन्निएको घरमा किन चट्याङ परेन भल्लाउ पाप लाग्ने भए ऊ त्यो दुर्गन्धित पैसाले सुन्निएको घरमा किन चट्याङ परेन भन्लाउ ऊ त्यो अलकत्रा खाने गोरुको भुँडी प्याट्ट किन फुटेन के पाप कलेजको परीक्षा हो र तुरुन्तै पास वा फेल हुने त्यो पनि हुन सक्छ नहोला नै भन्ने त छैन तर पाप धेरै वर्षपछि बुढेसकालमा दिन रात ऐया र आत्थु भन्दै आउन सक्छ गु र मुतको आहालमा लतपतिएर आउन सक्छ छोरा छोरी नाति नातिनाको लास भएर आउन सक्छ भन्लाउ तिनको के दोष छ तर पाप धेरै वर्षपछि बुढेसकालमा रात अया र आत्थु भन्दै आउन सक्छ गु र मुतको आहालमा लतपतिएर आउन सक्छ छोरा छोरी नाति नातिनाको लास भएर आउन सक्छ भन्लाउ तिनको के दोष छ हो एक दिन जानु नै थियो ती त गए तिनको स्वर्गको बास हुन्छ तर पाप त तिमीलाई लागेको छ किनभने अब यो सुन्दर धरतीमा नर्कको बास चाहिँ तिम्रो हुन्छ पाप त एक दिन लाग्छ लाग्छ पाप त एक दिन लाग्छ लाग्छ भन्लाउ लाखपत्ती बालेको छु चारधाम गएको छु मन्दिर बनाएको छु हिरा जुहार चढाएको छु गङ्गामा नुहाएको छु तर म तिमीलाई सोध्छु कहिले हेरेका छौ मनको दियो कहाँ बलेको छ कहिले सोधेका छौ विवेकको यात्रा कथा हराएको छ मन्दिर बनायो कि मसान बनायो हिरा चढायो कि चेतना जलायो गंगामा नुहायो कि फोहोर बनायो हेर यस्तै गर्यो भने पाप त एक दिन लाग्छ लाग्छ जाऊ एकचोटि विवेकको बत्ती बाल जाऊ एकचोटि मन्दिरमा माफी माग जाऊ एकचोटि गंगामा मुटु पखाल ढिलो भएको छैन सूर्य अस्ताएको छैन मानव भएर आयो मानव भएर जाऊ नत्र पाप त एक दिन लाग्छ लाग्छ धन्यवाद उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन निकै सुन्दर कविता सुन्यौँ र कार्यालय समयमा फुर्या भनेपछि मलाई फेरि खसखस लागेर खोतल्न मन लाग्यो यसैभित्र कस्तो किसिमको संवेगले यस्ता किसिमका कविता फुर्छन् तपाईँले के गर्दै गर्दा त्यो बताउन सकिन्छ यो बताउन असाध्यै कठिन हुँदो रहेछ कहिलेकाहीँ चाहिँ तपाईँको कविता कस्तो हुन्छ भने हामी सबैले जिन्दगीमा धेरै कुरा सुनेका हुन्छौँ धेरै कुरा पढेका हुन्छौँ धेरै कुरा भोगेका हुन्छौँ धेरै कुरा देखेका हुन्छौँ कहिलेकाहीँ चाहिँ अरूको भोगाई देखेको भोगाईबाट कविता फुर्छ कहिले आफ्नै भावनासँग सम्बन्धित आफ्नै भोगाईसँग सम्बन्धित कविता फुर्छ जस्तो मैले आमाको लागि लेखेको कविता मेरा आमाका कैयौँ अनुभवसँग सम्बन्धित छन् कहिले तपाईँको सुनेको च्वास सुनेको कुराले कविता फुर्छ तसर्थ यसै गरी हुन्छ भन्ने हुँदैन रहेछ यो मैले आफूले महसुस गरेको कुरा मलाई फेरि चासो के लागिरहेको छ भने तपाईँ परोपकारी संस्थामा पनि हुनुहुन्छ र अब सबै मान्छेको लागि प्रतिष्ठित सञ्चार संस्था बिबिसी नेपाली सेवाका प्रमुखका रूपमा हुनुहुन्छ तपाईँले आफ्नो कवितामा आफ्नो व्यक्तित्व झल्किन्छ जस्तो लाग्छ अथवा कुनै पनि कविले उसको जीवनको व्यक्तित्व कवितामा झल्काउँछ जस्तो लाग्छ कि कवितामा ढाँट पनि हुनसक्छ कवितामा बढाइ चढाइ हुन्छ किनभने त्यसलाई शृङ्गार्नुपर्ने आवश्यकता हुन्छ तर शृङ्गार्दाखेरि त्यो स्वाभाविक सुनिनुपर्छ त्यसले मान्छेको संवेदनालाई छुन सक्यो भने त्यो साह्रै राम्रो हुन्छ कविता सामान्यतया ठुल्ठुला कविताहरूले पनि कविहरूले पनि सबै कविता राम्रो लेख्छन् भन्ने होइन जुन कविताले मन र मस्तिष्क दुवैलाई छुन्छ त्यो विशिष्ट कविता हो जुन कविताले मन या मस्तिष्क मात्रैलाई छुन्छ त्यो राम्रो कविता हो तर कैयौँ कविताहरू चाहिँ कविताको आकार बोकेका कविता मात्रै हुन्छन् त्यसले मन पनि छुँदैन मस्तिष्कलाई पनि छुँदैन त्यसै हुनाले त्यसमा चाहिँ अब तपाईँको कवितामा कविता चाहिँ विभिन्न किसिमबाट हेरिनुपर्ने हुन्छ अर्को कुन सुनाउनुहुन्छ अब यो कविता चाहिँ कविताकै बारेमा पनि मैले केही कविताहरू लेखेको छु म फेरि पनि नवराजीकै नवराज लम्सालकै कुरा गर्दैछु नवराज लम्साल असाध्यै राम्रो छन्द कविता लेख्नुहुन्छ र मिठोसँग पढ्नुहुन्छ अनि गद्य कविता पनि लेख्नुहुन्छ मिठो लेख्नुहुन्छ तर पढ्दाखेरि त्यो मिठास अनुभूत नै गर्न सकिँदैन अनि मलाई साह्रै चित्त बुझेन जहिले पनि आयो गद्य कविता सुनाए कि कविता मिठो छ सुन्दाखेरि प्रभावकारी नहुने अनि मैले नवराजीलाई भने पख्नुहोस् म एकछिन बसेर कविता लेख्छु कसरी कविता पढ्ने कविता लेख्छु भनेर भने र फेरि अतिथि कक्षमा बसेर मैले यसरी पढौँ कविता भन्ने एउटा कविता लेखेँ त्यो कविता म सुनौँ है त यसरी पढौँ कविता कि भावना कहिले माथियोस् यसरी पढौँ कविता कि भावना कहिले भाषियोस् यसरी पढौँ कविता कि भावना कहिले मातियोस् यसरी पढौँ कविता कि भावना कहिले भासियोस् आरोह होस् अवरोह होस् आगो होस् पानी होस् वाक्यहरू लम्किउन् अनुच्छेदहरू उफ्रिउन् मुटुको धड्कन बढोस् आँखाबाट आँसु झरोस् अतीतलाई स्पन्दन गरोस् वर्तमानलाई उद्वेलित पारोस् यसरी पढौँ कविता कि भावना कहिले भड्कियोस् यसरी पढौँ कविता कि भावना कहिले पड्कियोस् तर्कहरू तरङ्गित हुन् दर्शन झमझम दर्कियोस् हेर्नेहरू टोलाइरहन् सुन्नेहरू लट्ठै परुन् वाह गरून् ताली पिटुन् जिन्दगीभर याद रहोस् यसरी पढौं कविता कि त्यो मुटु माने टाँसियोस् यसरी पढौं कविता कि त्यो मस्तिष्कमा गाडियोस् यसरी पढौं कविता कि त्यो मुटु माने टाँसियोस् यसरी पढौं कविता कि त्यो मस्तिष्कमा गाडियोस् भरभराओस् झलझलाओस् फरफराओस् दन्दनाओस् अस्ताओस् अनि उदाओस् लेखनको मात्र के कुरा लेखनको मात्र के कुरा वाचन पनि कला बनोस् समाचार होइन कविता कविताले कवितै बोलोस् यसरी पढौँ कविता कि कविता कहिले नमरोस् <laughs> तपाईँको साहित्य र सञ्चार नै जोडिने गरी पो आयो जस्तो लाग्यो यो कवितामा मलाई सोध्न मन लाग्यो साहित्य परोपकार र पत्रकारिता तिनवटा तपाईँको फरक फरक चर्यामध्ये कुनले तपाईँलाई सबभन्दा धेरै सन्तुष्टि दिन्छ यसको उत्तर तपाईँसँग आउन सक्छ सक्छ पत्रकारिता मेरो पेसा हो त्यो पेसामा म इमान्दारीपूर्वक काम गर्ने प्रयास गर्छु तर परोपकारमा हामी व्यावहारिक परोपकार भन्ने गर्छौँ व्यावहारिक परोपकार भनेको चाहिँ के हो भने सबै मान्छेहरू पूर्णकालीन परोपकारी बन्न सक्दैनन् ती असाधारण मान्छेहरू हुन् जो बने दीक्षा चापाकाई होस् अथवा हाम्रो विष्णुजी होस् लक्ष्मी प्रतिष्ठानको अथवा हाम्रो पुष्पा बस्नेत होस् अनुराधा कोइराला होस् यी भनेका असाधारण मान्छेहरू हुन् ती ईश्वरीय क्षमता भएका मान्छे तर सबै मान्छेमा त्यस्तो अपेक्षा त गर्न सकिँदैन त्यो नसकिने हुनाले हामीले व्यावहारिक परोपकार भन्यो त्यो भनेको के हो भने सबै त जिन्दगी नै अर्पण गर्न त त्यो मानवीय स्वभावको विपरीत होला तर अलिकति कटाउनुहोस् जिन्दगीमा ताकि त्यो कटाएको चाहिँ आफूभन्दा नसक्नेलाई सहयोग गरौँ त्यसो हुनाले त्यो व्यावहारिक परोपकारको प्रवर्धन चाहिँ मेरो लगाव हो पत्रकारिता पेसा हो व्यावहारिक परोपकारको प्रवर्धन मेरो लगाव हो र अलिकति बचेको समयमा र फुरेको समयमा म लेख्ने गर्छु त्यो चाहिँ मेरो सोख हो त्यो सोख हो त्यसले तपाईँलाई सन्तुष्टि दिन्छ यहाँनिर मैले फेरि प्रसङ्ग बिबिसीकै जोड्छु प्रतिष्ठित एउटा संस्था नेपाली सेवा धेरै नेपालीले सुन्नुहुन्छ बिबिसी नेपाली सेवाका प्रमुख तपाईँले चाहिँ कविता लेख्नु नेपाली बाङ्मयका लागि एउटा खुसीको कुरा पनि हो ताकि तपाईँले नेपाली साहित्यलाई नजिकबाट निहाल्नुहुन्छ बुझ्नुहुन्छ तपाईँलाई लाग्छ नेपाली साहित्यलाई हामीले विश्वस्तरमा पुर्याउनको लागि गर्न सकिने यो यो खालका कोसिसहरू हुन सक्छन् जस्तो कुनै लाग्छ अब मूल रूपमा जो साहित्यमा लाग्नु भएको छ उहाँहरूले अन्य कुराहरू अब बाध्यात्मक स्थितिमा कसैले जागिर खानुपर्छ त्यो भिन्नै कुरा हो उहाँहरूले लेख्नै पर्यो जति लेखिन्छ त्यति परिष्कृत पनि हुँदै जाला उत्कृष्ट पनि हुँदै जाला विश्व स्तरमा लाने भनेको एउटा कि त अङ्ग्रेजीमा लेख्नु पर्यो नेपाली भएर अङ्ग्रेजी साहित्यमा लेख्नु पर्यो कि चाहिँ नेपालीलाई अनुवाद गर्नु पर्यो अनुवाद गरिएका कविताहरू पनि सशक्त नभएका होइनन् जस्तो पाब्लो नेरुदाका कविताहरू अनुवाद गरिएका छन् तर असाध्य सशक्त छन् त्यस्तै अब कैयौँ अन्य लेखकहरूका कथाहरू उपन्यासहरू अनुवाद गरिएका छन् स्तरीय अनुवाद पनि त्यत्तिकै आवश्यकता आवश्यक छ र स्तरीय लेखन पनि त्यत्तिकै आवश्यक छ अब स्तरीय लेखन भनेको चाहिँ तपाईँको भाषा सिक्न अभ्यास गर्दा गर्दा गर्दा भाषा आएको जस्तो अथवा प्रविधि सिक्न अभ्यास गर्दा गर्दा प्रविधि जाने जस्तो होइन त्यो अलिकति जन्म जन्मसँगै आउने प्रतिभासँग पनि जोडिएको कुरा हो तर त्यसलाई परिष्कृत गर्दै लैजाने प्रचारको पनि यसमा भूमिका रहन्छ होला नि प्रचारको पनि भूमिका रहन्छ भारतवर्षका अरू मुलुक जस्तो भारत पाकिस्तान चीनहरूको तुलनामा अथवा बङ्गलादेशकै तुलनामा हामीले हाम्रो साहित्यलाई त्यति प्रचार गर्न सक्छौँ स्तरमा कि त्यो लेभलमा हामी छैनौँ अहिले प्रचार गर्न सकिन्छ नसकिने होइन तर प्रचारको एउटा सीमा हुन्छ तपाईँले प्रचार त यो कहिलेकाहीँ गर्नु हुँदैन भन्छन् मान्छे होइन तपाईँले पढुन् मान्छेले भनेर छापेपछि मान्छेलाई थाहा दिनु पर्यो नि प्रचार भनेको त्यही हो त्यसो हुनाले प्रचारले एउटा बिन्दुसम्म त सघाउ पुर्याउँछ तर त्यसभन्दा माथि पुग्नको लागि चाहिँ गुणात्मकता नै चाहिन्छ गुणात्मकता नै चाहिन्छ अर्को कविता सुनाउनुहोस् न फेरि अब हामी अन्त्यतिर आइपुगेका हौँ करिब करिब अन्त्यमा यसलाई अन्तिम कविता भने हुन्छ हुन्छ हुन्छ यो चाहिँ अन्तिम कविता चाहिँ धेरैका छोराछोरीहरू विदेशमा छन् विदेश जान्छन् विदेशमै बस्छन् अनि नेपाललाई माया त गर्छन् तर माया गरे पनि तात्विक रूपमा केही गर्न सक्ने स्थिति चाहिँ त्यति रहँदैन त्यसै हुनाले मैले छोराछोरीलाई भनेर लेखेको छु एउटा कविता त्यो मेरो सङ्ग्रहको अन्तिम कविता पनि हो शीर्षक छोराछोरीलाई तिमीले आकाशको विशालता चुम्नु पर्दैन तिमीले आकाशको विशालता चुम्नु पर्दैन नेपालको माटो चुमे पुग्छ नेपालभित्र पनि तिमीले सगरमाथाको शिरै चुम्नु पर्दैन नेपालीको मन चुमै पुग्छ तिमीले आकाशको विशालता चुम्नु पर्दैन नेपालको माटो चुमे पुग्छ नेपालभित्र पनि तिमीले सगरमाथाको शिरै चुम्नु पर्दैन नेपालीको मन चुमे पुग्छ चन्द्रमा छुने सपनामा धरती बिर्सिएको संसारमा चन्द्रमा छुने सपनामा धरती बिर्सिएको संसारमा तिमी यो माटोमा हिँडिदिए पुग्छ तराई पहाड र हिमाल सामु नुहिदिए पुग्छ तिमीले समृद्धिको संसार बुन्नु पर्दैन तिमीले समृद्धिको संसार बुन्नु पर्दैन नेपालको शान बोकिदिए पुग्छ त्यही शान भित्र तिमीले नेपालीको मान खोजिदिए पुग्छ खुसी खोज्ने होडमा खुसी खोज्ने होडमा मानवता बिर्सेको दुनियाँमा मुटु छोडेर उडेका मान्छेहरूको हुलमा तिमीले यो देशलाई स्पर्श गरिदिए पुग्छ जिन्दगीको आर्जन यही रोपिदिए पुग्छ खुसी खोज्ने होडमा मानवता बिर्सेको दुनियाँमा मुटु छोडेर उडेका मान्छेहरूको हुलमा तिमीले यो देशलाई स्पर्श गरिदिए पुग्छ जिन्दगीको आर्जन यहीँ रोपिदिए पुग्छ धन्यवाद म करिब करिब कार्यक्रमको अन्त्यमा तपाईँसँग केही कुरा चाहिँ सोध्न चाहन्छु जस्तो तपाईँको यो पुस्तक कसैले किन्न चाह्यो भने कहाँ पाउन सकिन्छ अब देशका प्रमुख पुस्तक पसलहरू सबै ठाउँमा पाइएला अरू कहाँ पाइन्छ भन्ने कुरा त मैले म म त्यो बुझेर मेरो फेसबुक पेजमा म यहाँ सम्पर्क गर्न तपाईँलाई सम्पर्क गर्नलाई तपाईँको फेसबुक पेज भन्दै मेरो मेरो फेसबुक पेज रविन्द्र मिश्र हो त्यो मेरो पब्लिक पेज हो त्यसमा तपाईँले रविन्द्र मिश्र टाइप गर्नुभयो भने आउँछ त्यसमा धेरै साथीहरू हुनुहुन्छ र त्यसमा मलाई मेसेज पठाउन पनि मिल्छ त्यसमा भोलि पर्सि म यो किताब कहाँ पाइन्छ भन्ने तपाईँले अहिले सोध्नुभएको प्रश्नको जवाफ पनि लेखौँला र मेरो ट्विटर छ त्यसमा मिश्र रविन्द्र अथवा रविन्द्र मिश्र खोज्यो भने आइहाल्छु ट्विटरमा पनि त्यसो हुनाले मलाई सम्पर्क गर्नको लागि फेसबुक ट्विटर नै सबभन्दा सशक्त माध्यम हो हस् रविन्द्रजी हाम्रो कार्यक्रममा आउनुभयो र तपाईँले कविता पनि सुनाउनु भयो हार्दिक धन्यवाद तपाईँका अरू कविताहरू फेरि पनि नेपाली बाङ्मैले पाइरहन् साधुवाद धेरै धेरै धन्यवाद मलाई यसरी कविता प्रकाश कविता सङ्ग्रह प्रकाशन भएकै दिनमा यसरी बोलाएर आफ्ना कविताहरू श्रोता समक्ष बाँड्ने मौका दिनुभयो उज्यालोप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु उहाँ हुनुहुन्थ्यो कवि तथा संचारकर्मी रविन्द्र मिश्र आजको कार्यक्रम एकल कविता वाचनमा हामीले रविन्द्र मिश्रका कविताहरू सुन्यौं र उहाँसँग छलफल गर्यौं यिनै छलफल र कविताहरूको वाचनसँगै आजको कार्यक्रमबाट हामीले विदा माग्ने बेला भएको छ हाम्रो कार्यक्रमबारे तपाईँको विचार र प्रतिक्रिया पठाउन हाम्रो ठेगाना छ कार्यक्रम एकल कविता वाचन पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाडौँ नेपाल इमेलका लागि info at U N N dot com dot N P हवस् त अर्को शनिबारसम्मका लागि प्राविधिक साथीहरू दिनेश निरौला र सशिन्द्र गौतमसँगै म अच्युत घिमिरे पनि विदा चाहन्छु नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन